खुलाफको ढुङ्गाभित्र मरालुको बाँच्न पाउँछु उड्ने मेरो मनभित्र तिम्रो मात्र सपना देख्छु गुलाफको सुकेका यी ओठहरू गीत गाई रुझु भन्छ ओ सुकेका यी ओठहरू गीत गाई रुझु भन्छ चञ्चले यी आँखाहरू कतै पुगी अल्झो भन्छ कतै पुगी अल्झो भन्छ गोलाफको ढुङ्गाभित्र मयालुको बाँच्न पाउँछु पूर्णिमे मात्र सपना देख्छु गुलाफा साँचेको छु भित्र यहाँ बस्ने गर ओ साँचेको छु भित्र यहाँ बस्ने गर सपनीमा आउने माया विपनीमा आउने गर विपनीमै आउने गर गुलाफको थुगाभित्र भयालुको बाँच्न पाउँछु सपना देख्छु